कार्यालय सानेपामा बस्ने बैठकमा सरकारको काम कार्यवाही बजेट आगामी महाधिवेशन लगायतका विषयमा छलफल हुने बुझिएको छ यसअघि हिजो बसेको बैठकमा आगामी महाधिवेशन र पार्टीका गतिविधिको बारेमा छलफल भएको कार्यवाहक सभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो काठमाडौँमा जारी नेकपा एमालेको नौ महाधिवेशनको छैठौं दिन आज विधान संशोधन लेखा समिति र निर्वाचन आयोगको प्रतिवेदन पारित हुने भएको छ ब्रिकुटी मण्डपमा जारी बन्द सत्रमा विधान संशोधनबारे छलफल भइरहेको छ अध्यक्ष जलनाथ खनालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले प्रस्तुत गर्नुभएको संगठनात्मक प्रतिवेदन भने हिजो नै पारित भइसकेको छ दुवै प्रतिवेदन सुझावसहित पारित भएको प्रचार विभाग प्रमुख प्रदीप गेवालीले बताउनु भएको छ छलफलका क्रममा प्रतिनिधिहरूले अनुशासन आयोगलाई अधिकार सम्पन्न बनाउन पार्टीभित्र बढ्दै गएको गुटबन्दीलाई अन्त्य गर्न बहुपहिचानको आधारमा संहितामा जान प्रतिनिधिहरूले सुझाव दिएका छन् त्यस्तै प्रस्तावित विधानले पदाधिकारीको संख्या बढ़ाएको भन्दै पदाधिकारी कम गर्न पनि प्रतिनिधिहरूले सुझाव दिएका छन् विधान संशोधनका विषयमा शीर्ष नेताहरू नै एकमत नहुँदा प्रतिनिधिहरू पनि विभाजित बनेका छन् आज सबै प्रतिवेदनहरू पारित भएपछि चुनावी प्रक्रिया शुरू हुने एमाले जनाएको छ विधान संशोधन गरेर पाँच उपाध्यक्ष पाँच सचिव र दुई उपमहासचिवको व्यवस्था गर्ने एमाले प्रस्ताव गरेको छ नेकपा माओवादीको केन्द्रीय कमिटिको बैठक आज पनि बसिरहेको छ पार्टी कार्यालय बुद्धनगरमा जारी बैठकमा अध्यक्ष मोहन वैद्य र सचिव नेत्र विक्रम चन्दले आफ्ना प्रतिवेदनमाथि उठेका प्रश्नको जवाब दिइरहनु भएको माओवादीले जनाएको छ दुवै प्रतिवेदनमाथि धारणा राख्ने सदस्यहरूले दुवै प्रतिवेदनलाई एकीकृत गर्नुपर्ने सुझाव दिएका छन् एकीकृत माओवादीसँग कार्यगत एकता गरेको नेकपा माओवादीले समसामयिक राजनीतिका विषयमा पनि छलफल गरिरहेको छ केन्द्रीय सदस्यहरूले एकीकृत माओवादीसँग कार्यगत एकता भए पनि पार्टी एकता भने हुन नसक्ने बताएका छन् सरकारले मनसून शुरू भएसँगै आउने प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरण उद्धार तथा राहतका कार्यक्रमलाई चुस्त राखेको जनाएको छ मनसून शुरू हुनु पहिले नै प्राकृतिक विपत्तिको जोखिमका सन्दर्भमा सबै जिल्लामा तयारीका काम गरेको र आकस्मिक योजना पनि बनाएको गृह मन्त्रालयका सहसचिव यादव प्रसाद कोइरालाले जानकारी दिनुभएको छ पचहत्तरवटै जिल्लामा सबै क्षेत्रको प्रतिनिधि रहने गरी राहत तथा उद्धारका लागि योजना बनाइएको र केही ठाउँमा ग्रामीण स्तरमा पनि बनाइएको उहाँले जानकारी दिनुभएको छ बाढ़ी पहिरो आएका ठाउँमा जिल्ला र ग्रामीण स्तरका क्लस्टरबाटै उद्धार तथा राहतका काम हुने उहाँले बताउनु भएको छ प्राकृतिक विपत्तिबाट प्रभावितलाई क्विक रेस्पोन्स टोली परिचालन गरी खाद्यान्न बसोबास तथा राहत उपलब्ध गराउन सबै क्लस्टरलाई निर्देशन दिएको पनि उहाँले बताउनु भएको छ कारले ठक्कर दिँदा पूर्वी चितवनको भण्डारामा तीनजना गम्भीर घाइते भएका छन् पश्चिमबाट पूर्वका लागि छुटेको बा एघार छ चार आठ चार नम्बरको कारले गैराती भण्डाराको खहरी पुलमा ठक्कर दिँदा स्थानीय तीन युवा घाइते भएको जिल्ला प्रहरीकारले चितवनले जनाएको छ घाइते हुनेहरूमा स्थानीय चौबिस वर्ष कविरा चौलागाई तेइस वर्षका दिनेश पौडेल र बीस वर्ष विशाल श्रेष्ठ रहेका छन् घाइते तिनैजनाको टाउको र हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ उनीहरूको अहिले कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ यसैबीच घटना लगत्तै स्थानीयले दोषीलाई कारवाहीको माग गर्दै केही समय राजमार्ग बन्द गराउने क्रममा आक्रोशित समूहले राजमार्गमा रोकिएका आधा दर्जन भन्दा बढी गाडीमा तोडफोड समेत गरेका थिए पैदल यात्रीलाई ठक्कर दिने कार र त्यसका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ रोजगारीका लागि ओमान पुगेर अलपत्र परेका छ जना नेपालीलाई नेपाली राजदूतावास मस्कोतले उद्धार गरेको छ सात आठ महिना अघि मसहारेफ अल खादिया ट्रेनिङ एन्ड कन्ट्राक्टिङ कम्पनीमा काम गर्न गएका उनीहरूले दिएको निवेदनका आधारमा उद्धार गरिएको हो दूतावासले ब्रिजमोहन लोथ याक बहादुर मगर गणेश लोथ भगवती प्रसाद चमार पाटीराम ठाकुर र दिनेश महरालाई उद्धार गरी नेपाल फर्काएको छ प्रायोजक कम्पनीले तलब नदिएको खाना तथा बासको राम्रो प्रबन्ध नभएको स्वास्थ्य उपचारको व्यवस्था नभएको साथै राहदानी तथा परिचय पत्र पनि नदिएको हुँदा काम गर्न सक्ने अवस्था नभएकोले जिउने जोखिममा रहेको भन्दै उनीहरूले दूतावासमा निवेदन दिएका थिए अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ रत्नगर र भरतपुर नगरपालिकामा लामखुट्टेको लार्वा खोज र नष्ट गर अभियान शुरू भएको प्रति तपाईँको विचार के छ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 फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम सैतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम चौबिस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिनभर पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार सोमालियाको सरकारी सेनाले राजधानी मोगादु स्थित राष्ट्रपति भवनमाथि हमला गर्ने इस्लामिक चरमपन्थी समूह अल सबाबको प्रयासलाई विफल तुल्याएको छ सेनाका अनुसार राष्ट्रपति निवासमा आक्रमण गर्न पुगेका बेला अल सबाबका पाँच लडाकुको मृत्यु भएको छ अधिकारीहरूका अनुसार अलसबाबका लडाकुहरू राष्ट्रपति निवासमा प्रवेश गर्ने तयारीका साथ पुगे पनि उनीहरू असफल भएका हुन् सो समयमा राष्ट्रपति हसन शेख महमुद भने राष्ट्रपति निवासमा थिएनन् गत फेब्रुअरीमा पनि सो संगठनले राष्ट्रपति भवन बाहिर एक कार बम विस्फोट गराएको थियो गत सोमबार अलसबाबले संसद भवन नजिक गरेको आक्रमणमा चारजनाको मृत्यु भएको थियो इजरायल र प्यालेस्टाइन बीच द्वन्द चर्किरहेका बेला इजरायलले गाजापतिमा विद्रोही विरूद्ध सबै प्रकारको तयारी सम्पन्न गरेको बताएको छ इजरायलले हवाई हमलाका साथै स्थल हमलाका लागि पनि तयारी अवस्थामा रहेको बताएको छ यसैबीच दुवै पक्षबीच हवाई हमला तथा रकेट हमला जारी रहेको छ इजरायलका अनुसार उसले गाजापतिका मा भित्री लुकेको चालिस सम्भावित स्थानमा रकेट आक्रमण गरेको छ सो हमलामा एघार जनाको मृत्यु भएको छ उता गाजापट्टिबाट पनि इजरायलको जमिनमा एक सय भन्दा बढी पटक रकेट आक्रमण भएको छ प्यालेस्टाइनी राष्ट्रपति मोहम्मद अब्बासले सैन्य अभियान अन्त्य गर्न इजरायललाई आग्रह गर्नुभएको छ र समाचार आयोजक ब्राजिललाई स्तब्ध पार्दै जर्मनी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ आज बिहान सकिएको पहिलो सेमी फाइनलमा ब्राजिललाई सात एकको विशाल अन्तरले हराउँदै जर्मनी फाइनलमा पुगेको हो विश्वकपको उपाधि घरमै राख्ने ब्राजिलको सपना हारसँगै चकनाचुर भएको छ जर्मनीलाई बाह्र वर्षपछि विश्वकप फुटबलको फाइनलमा पुर्याउन खेलको एघारौं मिनटमा मुलरले गोलको खाता खोलेका थिए त्यसपछि तेइसौं मिनटमा क्लोजले अर्को गोल थप्दै अग्रता दोब्बर पारे त्यसपछिका छ मिनटमा जर्मनीले लगालग अर्को तीन गोल थप्यो र खेल आधा घण्टा अघि पाँच शून्यको अवस्थामा पुग्यो अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको खेलको विजेतासँग जर्मनीले अब उपाधिका लागि आइतबार राति खेल्नेछ विश्वकप फुटबलको इतिहासमा सेमी फाइनलमा कुनै पनि टीमले सात गोल गरेको यो पहिलो पटक हो त्यस्तै विश्वकपको इतिहासमा खेलको शुरूको आधा घण्टामै पाँच गोल गर्ने पनि जर्मनी पहिलो टीम बनेको छ ब्राजिल विरूद्ध सात गोल गरेपछि जर्मनीले विश्वकपमा गोलको संख्या दुई सय तेइस पुर्याएको छ यसैबीच विश्वकप फुटबलमा आज राति फाइनल पुग्ने दोस्रो टिमको टुङ्गो लाग्नेछ नेपाली समय अनुसार पाउने दुई बजे हुने सेमी फाइनलमा नेदरल्याण्ड र अर्जेन्टिना भिड्नेछन् दिउँसो दुई बजेको अर्पण समाचारबाट बिदा हुनु अघि प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक नेकपा एमालेको जारी नौ महाधिवेशनमा आज विधान संशोधन लेखा समिति र निर्वाचन आयोगको प्रतिवेदन पारित हुने पाँच उपाध्यक्ष पाँच सचिव र दुई उपमहासचिवको व्यवस्था गर्ने एमालेको प्रस्ताव नेपाली कंग्रेस पदाधिकारी बैठक दिउँसो बस्ने नेकपा माओवादीको केन्द्रीय कमिटिको बैठक चल्दै सोमालियाको राष्ट्रपति भवनमाथि हमला गर्ने इस्लामिक चरमपन्थी समूह अल सबाबको प्रयास विफल इजरायलद्वारा गाँजापट्टिमा विद्रोही विरूद्ध सबै प्रकारको तयारी सम्पन्न गरेको दावी र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा जर्मनीसँग आयोजक ब्राजिलको लज्जास्पद हार आज राति अर्जेन्टिनाले नेदरल्याण्डसको सामना गर्दै हौस् त यसका साथै दिउँसो दुई बजेको अर्पण समाचार सकियो अनिता हरियाल विदा भए नमस्कार अर्पण समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The next आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सोक Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one लागि सुन्नु हजुर load shedding load shedding load shedding न सुत्ने बेला बिजुली हुन्छ न उठ्ने बेला बिजुली हुन्छ के गर्ने होला त खै तपाईँको मेरो अनि सबैको समस्या यही त हो नि काका ल हिँड्नुहोस् ओमसाई इलेक्ट्रिकमा जाउँ इन्भर्टर सोलर जे जोड्न पर्छ जोडिहालौँ अनि सुन्नुहोस् त काका त्यहाँ त सामानहरू असाध्यै सुपथ मूल्यमा पनि पाइन्छ हजुर भारत सरकारद्वारा मान्यता प्राप्त आइएसओ क्वालिटीको अल्फा पावर घरलाई आवश्यक भोल्टेज फाल्ने साइन वेभ इन्भर्टरहरू तीन वर्ष ग्यारेन्टी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त रेस्पा सोलर र सोलर सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै विद्युत सम्बन्धी सम्पूर्ण सामानहरू उपलब्ध छ सम्पर्क Om Sai electric and machinery Ratnagar एक स्कुल सटर सौराहा चौक फोन नम्बर